जुन आकाश कति नरमाइलो हर समय सन्तास कति नरमाइलो जुन निभेको आकाश कति नरमाइलो हर समय सन्तास कति नरमाइलो खुसी छैन कतै खोलेर हाँसेको खुसी छैन कतै खोलेर हाँसेको मनहरू छन् उदास कति नरमाइलो मनहरू छन् उदास कति नरमाइलो दोहोरिन्छन् दुर्घटनाहरू मात्रै मृत्युको नै आवास कति नरमाइलो मृत्युको नै आवास कति नरमाइलो जताततै सङ्कटमा परेको छ आस्था र विश्वास कति नरमाइलो जताततै सङ्कटमा परेको छ आस्था र विश्वास कति नरमाइलो आत्मीय सद्भाव र ममता खै आत्मीय सद्भाव र ममता खै घात पनि उपहास कति नरमाइलो घात पनि उपहास कति नरमाइलो धनीहरू बसाइ सर्छन् आज पनि धनीहरू बसाइ सर्छन् आज पनि भई उठिवास कति नरमाइलो भई उठिवास कति नरमाइलो अब छैन घनश्याम वृन्दावनमा अब छैन घनश्याम वृन्दावनमा हर्ष र उल्लास कति नरमाइलो हर्ष र उल्लास कति नरमाइलो जुन निभेको आकाश कति नरमाइलो हर समय सन्तास कति नरमाइलो खुसी छैन कतै खुलेर हाँसेको मनहरू छन् उदास कति नरमाइलो मनहरू छन् उदास कति नरमाइलो वास्तवमै मनहरू एकदमै नरमाइलो भएको अवस्थामा अथवा मायाको साथ नहुँदा पनि माया मन एकदमै नरमाइलो हुने गर्छ मन खिन्न हुने गर्छ मन कुडिने गर्छ हो मायाको साथ पायो भने यो सबै यो सबै समस्याको समाधान सहज र सरल हुन पुग्छ मित्र मायालाई सधैँ सधैँ आफ्नो बनाएर हिँड्नुहोला घरिघरि जिन्दगीको मोडमा पनि यस्ता यस्ता पाटाहरू आउँछन् जसलाई आफूले माया गर्छु अनि गरेको छ अथवा गर्न बाँकी छ अथवा गरिरहेको हुनुहुन्छ भने अँगाल्न साह्रै गाह्रो पर्छ कति विवश र बाध्यतामा मायाहरू टुटेका छन् फुटेका छन् अनि छुटेका छन् त्यही छुटेका फुटेका अनि पिर्सिएका मायाका भावहरू तपाईँहरू माझ कार्यक्रम तिमी र ममा राख्दै आइरहेको छु आज पनि राख्ने क्रममा छु नमस्कार युके एफएम एक सय छ दशमलव आठ मेगा हजबाट उत्पादित यो कार्यक्रम युके एफएम एक सय छ दशमलव आठ मेगा हजबाट यसै समय र रेडियो उदयपुर एक सय दुई थोफ्लो चार मेगा हजबाट मंगलबार तपाईँले सुन्दै आउनु छ अनि सुनिराख्नु भएको छ प्रिय मित्र आजको यस कार्यक्रमको साथमा सदाझै उपस्थित भएको छु तपाईँकै हाँसो रोदन अनि डिओआरजे सन्जु मित्र आजको यस कार्यक्रममा पनि तपाईँले मलाई साथ दिनुहुन्छ होला भनेर विश्वास लिएको छु सता चाहिँ तपाईँ एक साथीले नै प्रेषित गर्नुभएको सत्य अधुरो भावना तपाईँमा आज प्रस्तुत गर्दछु आजको यस प्रेम कथालाई हामीलाई आजको यस प्रेम कथा UPFM hundred six point eight mega हजको कार्यक्रम तिमी र मको फेसबुक पेजमा कमेन्ट गरी पोस्ट गरिदिनु भएको छ प्रकाश निष्ठुरी लेखी पठाइदिनु भएको सत्य प्रेम भावना तपाईँहरूमा आज प्रस्तुत गर्दछु आजको यस कार्यक्रममा प्रकाश निष्ठुरीजीले लेख्नु भएको आफ्नो मनका व्यताहरू मनका भावहरू अनि छचल गरिएका मायाका ओतप्रोत शब्दहरू तपाईँहरूमा आज कार्यक्रम तिमी र ममा यसरी सुरुवात गर्दछु सम्झुँदा म तिमीलाई नै रोजुला कति जन्म home. उनी पनि मलाई त्यति नै माया गर्छ मैले सोचेको पनि थिइनँ उनी यति धेरै मलाई माया गर्छिन् भनेर म पनि उसलाई कति चाहन्छु कति माया गर्छु तर माया गरे अनुसार म उसलाई आफ्नो जीवनमा ल्याउन सक्दिनँ मेरो समीपमा टाँच्न सक्दिनँ अङ्गालोमा बाँध्न सक्दिनँ उनीलाई हो आज म यही विवश र विपरीत ध्रुवबीच हुर्किरहेको मायाको कुरा गरिरहेको छु तपाईँमा आज प्रिय मित्र मेरो जीवनमा एउटा अनौठो मोड आयो जुन मोडमा म मायाको भावमा अगाडि बढिरहेँ तर मेरो माया हुन सकिनँ लाखौँ कोसिस गर्दा पनि मेरो माया आफ्नो हुन सकिनँ मसँग विवश अनि बाध्यता थियो मित्र के थियो त मेरो विवश र बाध्यता मैले आफ्नो मायालाई आफ्नो बनाउन नसक्नु हरेक मान्छेको जिन्दगीमा अनेकौं मोडहरू आउँछन् ती मोडहरूको भिडभित्र कुनै मोड यस्तो मोड हुन्छ जुन मोड अविरल बनेर स्मृतिको पाहनामा सजिरहन्छ मिठो तितो यादगार बनेर झल्किरहन्छन् सम्बन्धहरू पनि कस्तो अनौठो तरिकामा काँसिँदा रहेछन् नचाहेका कुरा हुँदा रहेछन् जीवनमा तर चाहेको भने अधुर बनेर खड्किरहँदा रहेछन् मनभित्रका कन्दराभित्र उकुस मुकुस भएर हो उकुस मुकुस भएर हो सम्झन्छु आज पनि त्यो पहलहरू हस्पिटलको एउटा वार्डमा स्टेसनमा बिरामी बहिनीलाई धकेल्दै प्रवेश गर्दै थिए बिरामी बहिनीलाई बेडमा सुताउँदै गर्दा सँगैको बेडमा कालो कुर्ता सुरुवाल लगाएकी अर्की एउटी सुतिरहेकी बिरामीसँग नजर जुत्न पुग्थ्यो नजर जुत्न पुग्यो उनीलाई देख्दा लाग्दथ्यो केही समय हस्पिटलमा पछि निको हुँदै गएको जस्तो लाग्थ्यो किनकि उनको मुहारमा उज्यालो छाएको थियो टाउकोमा पट्टी बाँधे पनि हाँसेर नै उनको आफन्तहरूसँग कुरा गरिरहेकी थिइन् खै किन किन जब म वार्डमा छिरे सँगै उनले एकहोरो मतिर नजर लगाउन थालिन् सँगैको बेडमा बिरामी बहिनीलाई आराम गर्न लगाई म पनि त्यही नजिकै काठको टुङमा बसेँ वार्डमा रहेका अन्य बिरामी कुरुवाहरूसँग हल्का परिचय तथा सामान्य कुराकानी भयो उनी चुपचाप मलाई हेरिरहेकी थिइन् घरिघरि नजर जुद्ध थियो अनि फेरि टुलाएर नजर झुकाउँथिन् उनको नजरमा केही भाव झल्किरहेको थियो नबोले पनि उनको आँखाहरू बोलिरहेको थियो तर म तनावमा थिएँ बहिनीको बिमार प्रतिको चिन्तामा खड्किरहेको थिएँ हो खड्किरहेको थिएँ सन्ध्याकालीन प्रहरले ढाक्दै आइरहेको थियो ती पर्दाफासी सिसाका पारदर्शी सिसाको छ्यालबाट क्षितिज पारी डुब्न लागेको घामको मधुर किरणहरू कोठाभित्र छिरिरहेको थियो उनको बिरामी कुरुवा बाहिर जानुभएको रहेछ अर्को बेडमा रहेको बिरामी र कुरुवा दुवै निराइरहेको थियो म भने मनमा अनेकौँ कुरा खेलाउँदै डुब्न लागेको घाम वरिपरि रातम्य भएका क्षितिजलाई हेर्दै टोलाइरहेको थिएँ मेरो पनलाई उनले न्यालिरहेकी थिइन् कसो कसो नजर जुद्यो उनी लजाउँदै मुस्कुराइन् अनि सोधिन् किन टोलाउनु भएको धेरै चिन्ता लिनु भएको हो मैले होइन त्यति नै हो एक्लै के गर्नु र यसो मनलाई भुलाउँदा भुलाउँदै आफैमा हराउनु पुगेछु उनले भनिन् पिर नलिनु न म यहाँ बसुन्जेल हजुरलाई गफ गर्ने साथी म छँदैछु यसरी हामी बीच बोलचाली सुरु भयो उनले सोधिन् हजुरहरू कहाँबाट आउनुभएको मैले उत्तर दिएँ अनि सोही प्रश्न तिर्साएँ तपाईँ नि उनले भनिन् उदयपुरबाट हो मैले फेरि सोधेँ तपाईँलाई के भएको अब त ठिक भइसक्यो जस्तो लाग्यो नि उनले भनिन् हजुर अब लगभग भन्नु पर्यो अझै रिपोर्टहरू आइसकेको छैन त्यसपछि सायद डिस्चार्ज दिन्छ होला यतिकैमा हस्पिटलको सिस्टर आउनुभयो हजुर बेड नम्बर सोह्रको गार्जेन को हुनुहुन्छ मैले भने म हुँ आठ बजी डक्टर राउन्डमा आउनुहुन्छ हजुरले ब्लड टेस्टको रिपोर्ट र अल्ट्रासाउन्डको रिपोर्ट ल्याउनु अहिले चाहिँ यस पेपरमा औषधि लेखिदिएको छु लिएर आउनुहोला त्यसपछि सुतिरहेकी बिरामी बहिनीलाई उठाउँदै नानु म औषधि लिएर आउँछु है भन्दै ढोकातिर लागे उनले मलाई हेरिरहेकी थिए मैले मुस्कुराउँदै भने फार्मेसी पुगेर आउँछु है ईश्वर मेरो बहिनीलाई पनि हेर्दै गर्नुहोला उनले पनि मधुर मुस्कान सँगै मनमै पर्ने गरी नजर तिर्साएर हुन्छ हुन्छ भनिन् म यसरी बाहिर हुँदा हुँदै सबै रिपोर्टहरू तयार भयो रातको आठ बज्यो डाक्टरहरू सबै बिरामीको रिपोर्ट हेर्दै आए मेरो बहिनीको पनि पालो आयो मैले सबै रिपोर्ट देखाएँ डाक्टर यसै भन्दै थियो आतिनु पर्दैन ठिक भइहाल्छ त्यसपछि पनि मनलाई अलिक हल्लुका बनाएँ म त्यही टोलमा बसेर बहिनीलाई अहिले ठिकै छ चिन्ता लिनु पर्दैन भन्दै घरमा फोन गरेँ आमाले फोनमा भन्दै हुनुहुन्थ्यो ल ल राम्रोसँग ख्याल गर है भोलि बाबा र म भोलि आउँछु ल बहिनीलाई फोन देऊ ल कुरा गरौँ बहिनी पनि मुहारमा पनि केही खुसी अनुभूति गर्दै फोनमा कुरा गर्दै गरिन् यी सब कुराकानी उनीले पनि सुनिरहेकी थिइन् मध्यरात भइसकेको थियो हस्पिटलको आकस्मिक सेवा अन्य वार्डमा सुनसान भइसकेको थियो म त्यही टुलमा बसिरहेको थिएँ सबै निधाइसकेका थिए म नि त्यही टुलमा झुल्न पुगेछु निद्रामै कता कता क्यामेराको आवाज खुल्छु म झस्किएँ आँखा खोल्दा उनी कर्के नजर लगाउँदै मुस्कुराउँदै मोबाइल लुकाइन् सबै निन्द्रामा थिए मैले उनलाई सोधे किन मेरो निधाएको फोटो खिचेको नि उनी लजाउँदै मधुर मुस्कान छर्दै कोल्टे फेरि म चुपचाप रहे मुस्कुराउँदै फेरि मतिर फर्केर हेर्दै भने खिच्नु मन लागेर मैले यतिकैमा भनिदिइहाल्ने के हो मलाई मन परे कि क्या हो उनीले भनिन् खै खै त्यसपछि म बिस्तारै आफू बसेको टुल उठाउँदै उनको बेडनिर गए अनि सोधे यसरी त्यसै अर्काको फोटो लिन पाइन्छ त उनले भनिन् किन नपाउनु नि मनले इच्छा गरेपछि मैले उनको मनको कुरा बुझिसकेको थिएँ अनि फेरि सोधे किन ननिदाउनु भएको नि यतिन्जेलसम्म उनले भनिन् खै किन किन आज मलाई निन्द्रा नै लागेको छैन त्यसपछि हामी आपसमा गफ गर्न थाल्यौँ नाम रेजु भन्थेन उनले तर कुरूहरू मतवालीहरू देख्दा मैले फेरि प्रश्न उठाएँ तर तपाईँसँग रहेको आफन्तसँग त अनुहार मिलेन त उनले नढाँटी भनिन् मेरो आफन्तहरू नै हुन् उनी विवाहित रहेछ पन्ध्रै वर्षमा तामाङ केटासँग प्रेम विवाह भएको रहेछ थापा छेत्री थर बताउने उनको श्रीमान चाहिँ भारतमा काम गर्न गएको रहेछ भर्खरै उमेर र वंशले भरिएको उनी निकै सुन्दरी देखिन्थिन् सायद उमेरको रङ्ग रङ्गी एक्लिएर बस्नुको पीड़ा उनले हरेक शब्द शब्दमा झल्किन्थ्यो मैले जिस्काउँदै भने अब खेलै खत्तम भयो उनले भनिन् किन नि मैले भने म त अविवाहित पो भन्ठाने थिएँ विवाहित पो ओ माई खत उनले मुस्कुराउँदै भनिन् अविवाहित हुनुभए के गर्नुहुन्थ्यो नि मैले भने हल्का ठट्टा पो गरे त म पनि विवाहित त हो नि मैले कुरा लुकाएन उनले भनिन् के भयो त अनि हामीसँग चाहिँ माया लाउनु र म झस्याङ्ग भएँ केही बेरमा भने मित्रताको गहिरो सम्बन्ध राख्न सक्छु तर जिन्दगीको एउटै यात्रामा दोहोऱ्याउन सक्दिन किनभने जीवन यात्रामा सहयात्री अरू कसैको पहिले नै गाँसिसकेको छु यसरी आपसमा कुराकानी चलिरह्यो यत्तिकैमा उनले मेरो मोबाइल हेर्न मागिन् त्यसपछि मेरो मोबाइल हेर्न थालिन् रात ढल्किसकेको थियो म त्यही बेन्नी र भित्तामा अडेस लागेर एकछिन कसो आँखा चिम्लिएको थिएँ बिहान भएछ बिहानीको पारिलो घामको किरणसँगै चोरमा निस्किए बिरामी बहिनीलाई नास्ता लिन होटलतिर लागे अकस्मात मोबाइलमा फोन आयो उसैको फोन रहेछ रातमा मोबाइल लिएको बेला मेरो नम्बर पनि लिएछ कता हुनुहुन्छ प्लिज भित्र आउनु न अचम्म लाग्यो मलाई उनी यसरी म प्रति मोहित भएको देखेर हुन त उनको सुन्दरताले मलाई नि भुलाइरहेको थियो भित्र गएँ यसरी बहिनी बसेकी उनी बसेकी बिस्ताराको बीचमा टुल राखेर आपसमा कुराकानी गर्दै बस्यो करिब एघार बजेतिर बुवा आमा पनि आइपुग्नु भयो त्यसपछि म अलिक फ्री भएँ आकाशमात मेरो श्रीमतीको फोन आयो म मोबाइलमा कुरा गर्दै बाहिर बगैँचामा बसेँ साँच्चै हृदयदेखि नै माया गर्थ्यौँ मेरी उनीले यही भएर म आफ्नो वास्तविक सबै उसलाई बताएको थिएँ त्यही पनि उनी यसरी एकरो भएको देख्दा आफैमा छक्क पर्थे इतिहास लेखाउनु छ तिम्रो र मेरो मायाको इतिहास लेखाउनु छ यस्तो पो हुन्छ माया भनेर यस्तो पो हुन्छ माया भनेर दुनियाँलाई देखाउनु छ तिम्रो र मेरो मायाको इतिहास लेखाउनु छ नाम गे माया कई बनाम गे माया गणन जन्मे माया कई बदनाम गे माया कई बनाम गे माया मला को दा हामीले मेटाउनु मेटा हुन्छ माया भनेर यस्तो हुन्छ माया भनेर दुनियाँलाई देखाउनु छ विशेष सल्लाह बमोजिम बहिनीको उपचारमा दिन बित्यो त्यो रात एघार बजेपछि आमा बुबालाई बाहिर प्रतीक्षा कक्षमा गएर आराम गर्नु भन्दै म क्याबिनमा छिरेँ त्यसपछि बुवा आमाको प्रतीक्षा कक्षतिर लाग्नुभयो सबै सबै निधाइरहेको थिए उनी मात्र ननिदाई बसिरहेकी रहेछ म त्यही नजिकै विस्तारमा नजिकै टोल राखेर बसेँ अनि उनलाई सोधेँ किन नसुते उनले बिस्तारै मेरो हात समाउँदै हजुरलाई कुरेर बस्याए किन ढिलो आउनु भएको मैले पाला पुलुक यताउता हेरेँ अनि भने कसैले सुन्यो भने लाज मर्दो हुन्छ नि बिस्तारै बोल्नु पर्दैन उनले मुस्कुराउँदै भने डराउनु पर्दैन सबै सुत्या छ यतिकैमा उनले मेरो हातको औँलामा औँलाको दाँती मिलाउँदै एकहोरो मेरो आँखामा हेरिरहे मैले पनि आफूलाई रोक्न सकिनँ उनी सुतिरहेको अवस्था थियो म पनि उनको कपाल सुनसुमाउन पुगेछु करिब बिहानीको तीन बजिसकेको रहेछ दुईजना सिस्टरहरू वार्ड चेकिङ गर्दै अघिल्लो वार्डमा छिरेको देखे त्यसपछि उनलाई पनि सुत्न लगाए त्यही टुलमा भित्तामा अडिस लागे झुल्की घामको पारिलो रोशनीले आँखा खोल्यो बुवा आमा बहिनीको बिस्तारामा बसिरहनु भएको रहेछ यसरी नै दिनरात बित्दै गयो हामी एक आपसमा अन्जानमै मायामा डुबिसकेको रहेछौ भोलिपल्ट उनको हस्पिटलबाट छुट्टी हुने भएको थियो तर हामी भने अझ केही दिन बस्नु थियो त्यही रातमा रेजु तिमी साँच्चै राम्रै छौ हामी बिचमा अन्जानमै माया बस्न पुग्यो तिमीलाई जीवनमा कहिले भुल्ने छैन रेजु कहिले हाम्रो माया सम्झ खर्कलको पानी जस्तै हो अडिन सक्दैन तिम्रो पनि एउटा संसार छ एउटा जग बसाइसकेका छौ त्यही जगलाई आधार मानेर जिन्दगीको छहारी सजाउनु अनि म म पनि उस्तै कसैको जिन्दगीको जिउने सहारा भनिसकेको छु रेजु हो भनिसकेको छु यो छोटो पलमा तिमीसँगको सम्बन्ध मेरो जीवनमा यादगार रहनेछ र तिमीलाई पनि उनले भने तपाईँ कति समझदार हुनुहुन्छ है म तपाईँलाई जिन्दगीमा कहिले भुल्ने छुइनँ कसम तपाईँ आत्म भने म त तपाईँको लागि हरेक कुरा त्याग्न सक्छु मैले पनि भने रेजु जिन्दगीको मोडमा अनेकौँ परिस्थिति आउँछ ती परिस्थितिसँग पर्छ जिन्दगीलाई अन्धकारमा डोर्याउने हो भने त अगाडि खिच्छ केही देखिँदैन जब ठोकिन्छ तब याद हुन्छ त्यसैले होसियारी हुनुपर्छ रेजु उनले भन्दै गए तपाईँसँग कुरा गरेर सकिन्न फोन गर्दै गर्नु कुनै समय मिलाएर मलाई भेट्न आउनुपर्छ नि फेरि म त रोइदिन्छु मैले हुन्छ बाबा हुन्छ भन्दै भने उनले मेरो हातमा समाउँदै भनिन् एकचोटि माया त गर्नु न भोलि त म गइहाल्छु नि रातको दुई बजेर पैँतिस मिनट भएछ यताउता हेरे सबै निधाइरहेको थियो उनी सुतेर मेरो आँखामा हेरिरहेकी थिइन् बिस्तारै उनको कपालमा हात राख्दै उनको निधारमा पहिलो चुम्बन गरे त्यसपछि दुवै गालामा हुँदै ओठमासम्म चुम्बन गर्न पुगेछु उनी निकै खुसी भइन् यसरी त्यो पल त्यो रात त्यो क्षण अनि त्यो रात पनि बित्यो यसरी नै बित्यो भोलिपल्ट उनको आफन्तहरू उनको डिस्चार्ज लेटर लिएर काउन्टरमा पैसा बुझाउने तयारीमा थियो उनको मुहारमा झल्किएको नैरेस्ताले मेरोमा छिया छिया भइरहेको थियो चाहे गलत भए पनि उनको मायाले मलाई बाँधिसकेको थियो म बहकी आफूलाई सम्हाल्न खोज्छु सम्हालिरहेको थिइनँ सम्हाल्छु सकिनँ म औषधि लिन म फार्मेसीतिर जानु पर्यो म औषधि लिएर फर्कने थिएँ उनी आफन्तसँग हस्पिटलको मेन गेट नै आइसकेकी छे उनले भनिन् हामी त गयौँ है राम्रोसँग होला बहिनीलाई चाँडै सन्चो होस् यही कामना गरेँ छिट्टै घर जानु पर्योस् उनले यसै भनिन् उनको आँखामा पिल पिल आँसुले भरिएको थियो मैले हुन्छ बाहेक अरू केही कुरा बोल्न सकिनँ उसँग यसै छुट्नु पर्दा साँच्चै साँच्चै यो मनले केही गुमाए जस्तो गरिरहेको थियो उनले बाई बाईको हात हलाउँदै गइन् म हातमा औषधिको झोला लिएर उनलाई हेरिरहे उनी पनि हिँड्दै फर्की फर्की हिँड्दै थिइन् घुम्तीमा पुगेपछि बाटो मरियो विश्वरले कुरिएको भारी मन लिएर हस्पिटलतिर फर्किए हस्पिटलतिर यसरी पछिल्लो दिनहरूमा पनि उनले मलाई फोन गरिरहन्थिन् उस्तै माया दर्शाउँथिन् र म पनि उनलाई सम्झेर फोन गर्थेँ सायद ती पल अनि उनको मिठो मायाले बाँधेर होला तर उनीसँगको सम्बन्धले भावी दिनमा परिवारको फाटा आउने निश्चित थियो मैले आफैले बनाएको त्यो सुन्दर घरलाई भत्काउन चाहेन त्यसैले जति यादहरू आए पनि आफैलाई दबाएर बसेको छु हो साँच्चै मायालाई हृदयको कुनामा सङ्घालेर प्यारी रेजुलाई केवल स्मृतिको पानामा सीमित राखेर उनबाट सम्पर्कविहीन बन्नु विवश हो मैले बनाएका ती सुन्दर सपना घरहरू फाटा आउन सक्छन् मैले रोपेका फूलहरूमा गोलमेल नगरिकन हुरी बतास आई भाँचिन सक्छन् र उसको जीवनमा पनि फुलेका ती सपनाका फूलहरू पनि च्यातिन सक्छन् ओहिलिन सक्छन् भन्ठानेर मैले आफूले आफूलाई भ्यारी भेजुबाट अलग गरिदिए हो अलग गरिदिए उनी टाढा छिन् म पनि टाढा छु तर माया सधैँ गाढा छ उनी बीच हाम्रो माया धेरै गाढा छ तिमी मसँग छ भावनामा खेल्ने नगर भावनामा खेल्ने नगर साँच्चै प्रकाश निष्ठुरीजीको भावना या भनौँ प्रेम कथा अचम्म खालको तर जे गर्नुभयो जसो गर्नुभयो उहाँले सही गर्नुभयो किनभने दुवैजनाको आफ्नो संसार छ प्रकाशजीको पनि आफ्नो संसार छ रेजुको पनि आफ्नो संसार छ बुझ्नुभयो पक्कै उहाँले आफ्नो मायालाई आफ्नो मायालाई साथमा लिएर हिँड्नुभयो तर अप्नाउन सक्नु भएन आफ्नो बनाउन सक्नु भएन आफ्नो त अघि नै भइसक्नु भएको छ अगाडि नै भइसक्नु भएको छ म तपाईँलाई धन्यवाद दिन्छु प्रकाशजी तपाईँ आफ्नो सही मार्गदर्शनमा हिँड्नुभयो जिन्दगीमा यसरी नै होसियारपूर्वक हिँड्नुहोस् तपाईँको जिन्दगीमा कहिले ठेस लाग्ने छैन पुग्ने छैन अनि तपाईँका सपनाहरू च्यातिने छैनन् तपाईँका भावनाहरू रित्तिने छैनन् सधैँ तपाईँलाई माया गर्ने साथीहरू भेट्नुहुनेछ जसरी तपाईँले यो जिन्दगीको मोडमा रेजुलाई भेट्नुभयो त्यसरी नै तपाईँले अरू कसैको साथ भेट्नुहुनेछ ग्रेट प्रकाशजी तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु आफ्नो जीवन संयम तरिकाले हिँडिदिनु भएकोमा अनि आफ्नो सुन्दर घरलाई नभत्काइकन सजाएर हिँड्नुभयो सबैजना मित्रले यस्तै गरिदिए सायद कसैको माया टुक्रिँदैन थियो होला कसैको भावना च्यातिँदैन थियो होला कसैको मन सिसासरी टुक्रिँदैन थियो होला प्रकाशजी तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु अनि धेरै धेरै शुभकामना जिन्दगीको यात्रामा सधैँ संयम भएर होसियारपूर्वक हिँड्नुहोस् धेरै धेरै शुभकामना भन्दै आजको कार्यक्रम तिमी र मबाट पनि मैले भेट माने बेला भइसकेको छ मित्र तपाईँसँग पनि यस्तै यस्तै भावनाहरू छन् भने लेखी पठाउन सक्नुहुनेछ हाम्रो कार्यक्रमको ठेगानामा हाम्रो कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम तिमी र म युकी अफराम एक सय छ दशमलव आठ मेगा हर्ज कटारी चार उदयपुर र तपाईँले सुन्दै भएको रेडियोको ठेगानामा पनि तपाईँले पठाउन सक्नुहुनेछ मित्र भावनाको साथमा तपाईँको कन्ट्याक्ट नम्बर लेखी पठाउन नबिर्सनुहोला भन्दै तपाईँलाई यस कार्यक्रमको बारेमा सल्लाह सुझाव टिका टिप्पणी केही छ भने तपाईँले अन्ठानब्बे शून्य सतहत्तर पञ्चानब्बे दुई सय छिहत्तर अन्ठानब्बे शून्य सतहत्तर पञ्चानब्बे दुई सय छिहत्तरमा म्यासेज वा कल गरेर दिन सक्नुहुनेछ भन्दै यतिजेलसम्म हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन्छु त्यसै आफ्नो भावना मेलबाट पठाइदिनुहुने मित्र प्रकाश निष्ठुरी इलाम हाल विदेशमा हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु प्रकाश निष्ठुरीजी तपाईँलाई भन्दै आजको यस कार्यक्रमबाट पनि आगामी साता यस्तै यस्तै तपाईँले नै गर्नु भएको भावनाका साथ उपस्थित हुने बाचा गर्दै तपाईँकै हाँसो रुदनको साथी अनि त्यो आरजे सन्जुलाई पनि यो कार्यक्रम तिमी र मबाट बिदा दिनुहोस् हवस् त नमस्कार तिम्रो मेरो सम्बन्धको चर्चा चर्चा तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्दियो दुनियाँको कामै हो दुनियाँको कामै हो जति जल्छन् जल्ला देऊ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्दियो तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्दियो दुनियाँको कामै हो दुनियाँको कामै यही हो जति जल्छन् जल्ला देऊ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्ला देऊ ढल्छौ टाढा बन्छ माया हाम्रो चर्चा जति चल्छौ गाडा बन्छ माया हाम्रो चर्चा जति चल्छौ गाडा बन्छ माया हाम्रो चर्चा जति चल्छौ टाढा बन्छ माया हाम्रो फुलाउनु हुन प्रिय फुलेपछि फल देऊ फुलाउनु हुन प्रिय फुलेपछि फल देऊ दुनियाँको कामै हो दुनियाँको कामै हो जति जल्छन् जल्ला देऊ तिम्रो मेरो सम्बन्धको चर्चा चर्चा चल दे